विषयमा आयोगले दलहरूसँग छलफल गर्न लागेको हो आजको छलफलको चुनावका लागि एकीकृत नेकपा माओवादी नेपाली कंग्रेस नेकपा एमाले सहितका सत्र दललाई बोलाएको आयोगले जनाएको छ आयोगले जनसंख्यालाई क्षेत्र निर्धारणको पहिलो आधार बनाउने तयारी गरेको छ आयोगले गरेको प्रारम्भिक अध्ययनका आधारमा आयोगको धारणा राख्ने र दलहरूको सुझाव दिन आजको छलफल केन्द्रित हुनेछ उक्त आयोगले विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग दुई चरणमा छलफल गर्ने तयारी गरेको छ छलफल दिउँसो आएको कार्य नयाँ बानेश्वरमा हुनेछ यसैबीच निर्वाचन आयोगले राजनैतिक दलहरू प्रयोगका लागि एक सय सन्तानब्बेवटा चुनाव चिन्ह सार्वजनिक गरेको छ यसअघिको संविधान सभामा चुनावमा एक सय सन्ताउन्नवटा चुनाव चिन्ह भए पनि दलहरूको संख्या बढेकोले एकचालिसवटा चुनाव चिन्ह थप गरेर सार्वजनिक गरेको हो एक सय उनाचालिसवटा दलले दर दर्ता गराए पनि दलहरूले चिन्ह रोज्ने कारणले आयोगले चुनाव चिन्ह थप गरेको हो नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा सदस्यहरूले आफआफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहने भएको छ आइतबारसम्म पचास जना भन्दा बढीले आफआफ्नो धारणा राखिसकेका छन् भने बाँकी सदस्यहरूले आज धारणा राख्ने कार्ययोजना छ सदस्यहरूले अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाको प्रतिवेदनमाथि भनाइ राख्नुहुनेछ प्रतिवेदनमाथि भनाइ राख्ने सदस्यहरूले अब निशस्त्र रूपमा सहरी विद्रोह गर्नुपर्ने बताएका छन् सदस्यले पार्टी विभाजन अबको कार्यदिशा के गरिएका लागि त्यो पनि प्रश्न पार्न नेतृत्वलाई दबाव दिएका छन् बैठकमा आगामी संविधान सभाको औचित्य पार्टीको धारणा र भावी कार्यदिशाको बारेमा छलफल हुनेछ बैठकमा अध्यक्ष वैद्यसँगै महासचिव रामबहादुर थापाले संगठन र सङ्घर्ष सम्बन्धी छुट्टै प्रस्ताव पेश गर्नुहुनेछ भएको छ चार दिनसम्म चल्ने बैठकमा केन्द्रीय पूर्ण र वैकल्पिक सदस्य र सल्लाहकारहरूको सहभागिता रहेको माओवादीले जनाएको छ नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले असन्तुष्ट दलहरू पनि संविधान सभा चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ उपचारको क्रममा अमेरिकामा रहनुभएका सभापति कोइरलाले निर्वाचनमा सहभागी नभए दलहरूको अस्तित्व समाप्त हुने भन्दै सहभागी हुने विश्वास व्यक्त गर्नुभयो कोइरालाले भन्नुभयो नेकपा माओवादी र मधेसी जनअधिकार फोरम नेपाल लगायत आन्दोलन र दलहरूका नेताहरूसँग चुनावमा सहभागी हुने बारेमा कुराकानी भइरहेको छ विश्वास सहभागी हुनेछन् उहाँले मुलुकको राजनैतिक सङ्कटको एकमात्र निकास निर्वाचन भएको र नेपाली जनता पनि निर्वाचनको पक्षमा रहेकाले निर्वाचन हुने कुरामा कुनै शङ्का नरहेको उल्लेख गर्नुभयो एक फरक प्रसङ्गमा कोइराले आउँदो निर्वाचनमा नेताहरूको वरिपरि घुम्ने र राजधानीमा बस्ने नभई जिल्लामा काम गर्ने र क्षेत्रले स्वीकृत गरेर पठाएको उम्मेद्वारीलाई पार्टीले टिकट दिने बताउनुभयो केही वर्षदेखि जिब्रोको क्यान्सरबाट पीडित सभापति कोइरालाको मङ्गलबार सोनकाट्रिङ क्यान्सर अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउनेछन् Thank you. कृषि मन्त्रालय र विज्ञहरूको सहभागितामा तयार गरिएको बीस वर्ष कृषि रणनीतिको मस्यौदा आज सरकारलाई बुझाइँदैछ बीस वर्षअघि नेपालको कृषिको सुधारका लागि बनाएको कृषि योजनाको म्याद सकिँदै गर्दा सरकारले दस वर्ष कार्ययोजना सहितको बीस वर्ष रणनीतिको मस्यौदा तयार भएको छ करिब एक वर्षअघि सरकारले एसियाली विकास ब्याङ्कसँग सम्झौता गरे केही अन्तर्राष्ट्रिय दात्री निकायको सहयोगमा कृषि रणनीति बनाउने योजना सुरु भएको थियो आज दिउँसो तीन बजे मस्यौदा कृषि सहकारी मन्त्री टेकबहादुर घरले जनाएको छ अमेरिकाको एरिजोना राज्यमा आगो निभाउने क्रममा उन्नाइसजना अग्नि नियन्त्रकको ज्यान गएको छ एरिजोना राज्यको यारेन सहरको जंगलमा लागेको आगो नियन्त्रणको लागि खटिएका मध्ये उन्नाइसजना अग्नि नियन्त्रकको जलेर ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् आग प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ थुप्रै घरहरू जलेर नष्ट भएका छन् भीषण आग लागि भइरहेकाले आगो नियन्त्रणमा कठिनाई भएको स्थानीय अधिकारीले बताएका छन् धेरै गर्मी र तातो हावा गर्दा पनि आगो फैलेको अन्तर्राष्ट्रिय संसार माध्यमले जनाएका छन् आग लागि नियन्त्रणको लागि अझै पनि झन्डै दुई जना अग्नि नियन्त्रक खटिएका छन् गर्मीको कारण अमेरिकाको पश्चिमी राज्य एरिजोना क्यालिफोर्निया लगायतका क्षेत्रको जनजीवन कष्टकर बनेको छ तातो हावाको कारण त्यस क्षेत्रका धेरै मानिस बिरामी परेका छन् कन्फेडरेसन कप फुटबलको उपाधि ब्राजिलले जितेको छ आज बिहान रियो द जेनेरियोको स्तादियो माराकानामा भएको खेलमा घरेलु टोली ब्राजिल स्पेनलाई तीन शून्यले हराउँदै उपाधिमा ह्याट्रिक गरेको हो खेलको दोस्रो मिनटमा नै फ्रेडको गोलबाट अग्रता लिएको ब्राजिलका लागि नेमारले चौवालिस मिनट गोल गर्दै दुई शून्यको अग्रता दिलाए दोस्रो हाफ सुरु भएको दुई मिनटपछि नै फ्रेडले अर्को गोल गर्दै टीमलाई स्पष्ट जित दिलाएका हुन् ब्राजिल स्पेनको लगातार उनातिसौं खेलसम्म पराजित यात्रामा पनि पूर्ण विराम लगाइदिएको छ खेलमा स्पेनले गोल गर्ने धेरै प्रयास विफल भएको थियो स्पेनले दोस्रो हाफमा पाएको पेनाल्टी पनि सर्जियो रामोसले मिस गरेका थिए हारसँगै पहिलोपटक उपाधि जित्ने स्पेनको सपना सफल हुन सकेन ब्राजिलले रोगबेला र स्पेनले इटलीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् यसबीच आइतबार राति तेस्रो स्थानका लागि भएको खेलमा इटलीले उरुग्बेलाई हराएको छ र त्रिदेशीय क्रिकेट श्रृङ्खला अन्तर्गत आइतबार रातिको खेलमा भारत वेस्ट इन्डिजसँग एक विकेटले पराजित भएको छ भारतले दिएको दुई सय उनातिस रनको लक्ष्य वेस्ट इन्डिजले नौ विकेटको क्षतिमा सडचालिस दशमलव चार ओभर खेलेर भेटायो वेस्ट इन्डिजका जोनसन चार्लोले सन्तानब्बे ड्यारोन ब्राभोले पचपन्न र ड्यारोन साम्बीले उनातिस रन बनाए भारतका लागि उमेश यादवले तीन विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन भारतका रविचन्द्र आश्विन र शान्त शर्माले सम्मान दुई दुई तथा सुरेश रैना र भुवनेश्वर कुमारले सम्मान एक एक विकेट लिए टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई रन मात्र बनाउन सक्यो हौस् त दिउँसो एक बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार